नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम उजेलका खबरमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी तिन सय उन्चालिसौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ पश्चिम नेपालका तिन डरलाग्दा घटना घटना नम्बर एक सत्तरी वर्षीय वृद्धले यौन सम्पर्क गर्न नमानेपछि उनको हत्या घटना नम्बर दुई आफैले पढाउने ससाना बालिका विद्यार्थीलाई शिक्षकद्वारा पटक पटक यौन शोषण र नियमित स्तम्भ जीवनको गोरेटोमा बेपत्ता श्रीमतीको खोजीमा भौतारिएका एक पुरुषको बिचल्लीको कथा पस्किने छौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला सर्वप्रथम प्रस्तुत छ पश्चिम नेपालका दुई डरलाग्दा घटना रेडियो सुन्नुहुने श्रोता एवं रेसुङ्गा टेलिभिजन हेर्नुहुने दर्शक महानुभावहरू गाउँ गाउँमा घरेलु मदिरा र कम गुणस्तरको सिसीवाला मदिरा छ्यापछ्याप्ती पाइने गरेको छ महिलाहरू दिनभर काममा जान्छन् पुरुषहरू त्यही मदिरा पिएर आतङ्क मचाउँदै आएका छन् र अपराधका ठुल्ठुला घटना घट्दै जान थालेका छन् पछिल्लो एक सातामै गुल्मीमा मदिरा सेवनबाट दुईजनाको विभत्स हत्या गरियो एउटा गुल्मीको छत्रकोट गाउँपालिकामा र अर्को चन्द्रकोट गाउँपालिकामा लगातार दुई दिनमा दुईवटा हत्याका घटना बाहिर आएका छन् साउन दुई गते छत्रकोट गाउँपालिका वडा नम्बर दुई पल्लीकोटमा एकजनाको हत्या भयो भने त्यसको दुई दिन नबित्दै फेरि एउटी सत्तरी वर्षीय वृद्धलाई छोराको उमेर सरहको मान्छेले शारीरिक सम्बन्ध राख्न नदिएको आवेशमा विवत्स ढङ्गले कुटेर हत्या गर्यो चन्द्रकोट गाउँपालिका वडा नम्बर चार शान्तिपुर डाँडावनकी सत्तरी वर्षीय वृद्ध सुमित्रा सार्कीलाई सोही स्थानको बयालिस वर्षीय गोकुल सार्कीले त्यसरी हत्या गरेका हुन् घटना विवरण सुनाउँदै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र बहादुर खड्का के हो भने गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर चार चन्द्रकोटमा बस्ने बयालिस वर्षको गोकुल सालकी र हैजन स्थानमा बस्ने वर्ष कि सुमित्रा सालकी घरती सालकी भन्दो रहेछ तिनीहरू सँगै बस्दै आएर विगत केही समयदेखि सँगै बस्दै आएका रहेछन् यो घटना हुनुभन्दा घटना चार गतेको रहेछ साँझतिरको त्यो साथ त्योभन्दा पहिला पनि तिनीहरू त्यही घरमा बस्ने साँझ मदिरा सेवन गर्ने र त्यही खाने पिने गर्ने भन्ने कुरा रहेछ सार्वजनिक घटना छैन तिनीहरूले ल्याएर मन्दिरलाई सेवन गरे गरिसकेपछि उसले प्रपोज गर्यो मतलब यसो प्रस्ताव राख्यो राखिसकेपछि महिलाद्वारा इन्कार गरेँ इन्कार गरेपछि त्यही झोकमा उसले चाहिँ मुर्कीले हिर्काएर मृत्यु गर्ने कुरा चाहिँ अहिलेसम्म आएको छ पक्राउ गरी ल्याइसक्यो कारबाही अगाडि बढाइयो हजुर हामीले निजलाई निजकै घर ठेगानाको तलास गरेर लुकी लुकिसिपिरहेको अवस्थामा सन्दर्भमै हामीले फेला पारेर पक्रेर ल्याएर अहिले कानुनी कारवाहीको लागि हामीले अदालतसँग अनुमति लिइसकेका छौँ उनको त्यसरी विवत्स ढङ्गले हत्या भएको खबर पाउन साथ चन्द्रकोट इलाका प्रहरी कार्यालयका प्रमुख सही अमरबहादुर मिदुन र यता जिल्ला प्रहरी कार्यालयबाट सही शिवबहादुर खत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थलमा पुगेर सब पोस्टमार्टमका लागि सदरमुकाम ल्याएको थियो सोमबार मुद्दा दायर गर्न आएका मृतकका आफन्तका अनुसार मृतकका श्रीमान नौ वर्ष अघि मृत्यु भएको थियो श्रीमानको नौ वर्ष अघि मृत्यु भएको थियो धेरै जसो समय तिनै वृद्धको घरमा काम गर्न आउने खाने बस्ने गर्दै आइरहेका थिए उनैकोमा मदिरा सेवन समेत गर्दथे निज अभियुक्तको घरमा श्रीमती चार छोराहरू र नाति समेत रहेको स्थानीयले बताएका छन् मृतकका तीन छोरी र एक छोरा रहेका छन् उनको उमेर सत्तरी वर्ष पुगे पनि पनि नागरिकताको हिसाबले भने उनासत्तरी वर्ष रहेको स्थानीयले जानकारी दिए गुल्मीमा साउने संक्रान्ति पर्वको दुई दिनमै जाँड रक्सीको विकृतिले दुई स्थानमा दुईजना कुटेर मारिएको छ साउन चार गते शान्तिपुरमा ती विरुद्ध अघि छत्रकोट गाउँपालिका वडा नम्बर दुई पल्लीकोटमा चौतिस वर्षीय शेरबहादुर राकाशकोटीलाई छिमेकी चौतिस वर्षीय रुखबहादुर राकाशकोटीले पैसा चोरेको भन्दै निर्घात कुटपिट गरेका थिए अर्को दिन राकाश कोटीको मृत्यु भयो उनीहरू दुवै साउने संक्रान्तिको दिनदेखि रक्सीले टिल पर्दै आएका थिए दुवैको पसल थियो दुवै मिल्ने साथीभाइ पनि थिए आरोपी पक्षधरले सामान्य हातपात भनेर अल्मलाइरहेका थिए गाउँमै गुपचुप पार्ने कोसिस गरिरहेका थिए सामान्य हातपात भएको भनेर स्थानीयले दावी गरिरहेका थिए तर टेलिभिजनमा हेर्नुहोस् कति निर्घातसँग कुटिएको छ उनको शरीरमा यी निलाडामहरू अभियुक्त राकाश कोटीलाई पनि पक्राउ गरी अदालतमा मुद्दा मुद्दा दायर कर प्रहरी निरीक्षक खड्काले बताउनु भयो उक्त सम्बन्धमा पनि सङ्घीय व्यक्तिलाई ल्याएर हामीले सोधपुछ गर्दाखेरि निजले कुटपिट गरेको भन्ने कुरा चाहिँ स्वीकारिएको हुनाले हामीले निजलाई पनि कानुनी अनुसार कारवाही गरिसकेका छौँ साउने सङ्क्रान्तिको अघिल्लो दिनदेखि तिन चार दिनसम्म घरेलु र अन्य मदिराले चिल परेर बस्ने तास खेल्ने चलन अझै गाउँमा रहेको छ विशेष गरी पुरुषको जाँड रक्सी सेवनबाट महिलाहरू आक्रान्त हुँदै आएका छन् हामी केही दिन अघि धुरकोट गाउँपालिकाले राख राखिएको सार्वजनिक सुनवाई कार्यक्रममा त्यहाँकी एक दलित महिलाले भनिन् घरमा खाने खर्च छैन श्रीमानले दिनमा एक सय नब्बे रुपियाँसम्म पर्ने रक्सीका सिसी पिएर बस्छन् अब जाँड रक्सी नै नियन्त्रण गर्नु पर्यो भन्ने उनको गुनासो थियो बन्द हुन्छ भनेर गाउँपालिकाले निर्णय त गर्नुभयो रक्सी झन् महँगो भयो घर बच्चा खाने खर्चै छैन एक सय बिस हाल एउटा रक्सी खान्छ बाटोमा मस्तानी पर्छ बच्चा बच्ची हुन्छ यसको लागि के व्यवस्था पाउने हो यसको रक्सी दिवस बिना लाइसेन्स पढ्यो रक्सी दिउँसोमा पनि दिन्छ ड्राइभर छ दिउँसो पनि खान्छ उसको घर खाने खर्च छैन बच्चा दुःख पाएछ उसले महँगो रक्सी खाएर टन्न डाँडामा सुते केही वर्ष अघि गुल्मीकै इस्मामा साउने सङ्क्रान्तिको दिन मदिरा पिउँदै बसिरहेका बेला भाइ भाइ बिच झगडा परेको र आवेशमा आई घापे साँपले दाउराले टाउकोमा हानेर भाइले दाजुको हत्या गरेका थिए जाँड रक्सी सेवनको बेला यसरी हुने हत्या र बलात्कार जस्ता घटना न्यूनीकरणका लागि जाँड रक्सी नियन्त्रणमा प्रहरी प्रशासनको ध्यान आकृष्ट गराउँदै र यी दुई कानुन अनुसार कडाभन्दा कडा सजाय होस् भन्ने आग्रह गर्दै यो अपराध सम्बन्धी रिपोर्ट यही बिटमार्न चाहन्छु अब अर्को बाल अपराधको पराकाष्ठ सम्बन्धी एउटा दुःखद र लाजमर्दो खबर पस्किन चाहन्छौँ ससाना बालिका विद्यार्थीहरूसँग यौनिक क्रियाकलाप गर्ने पर्वतका एक शिक्षकलाई त्यहाँका आक्रोशित महिलाहरूले जनकारवाही स्वरूप कालो मसो दल्दै र जुत्ताको माला भिराउँदै गाउँ डुलाएका छन् फलेवास नगरपालिका वडा नम्बर छमा रहेको माझी गाउँ प्राथमिक विद्यालयका प्रधान अध्यापक समेत रहेका शिक्षक खिल प्रसाद पौडेललाई फलेवासका महिलाहरू अधिकारीहरूले यस्तो कारवाही गरेका हुन् उक्त जनकारवाही पछि फलेवास प्रहरी चौकीलाई बुझाइएका पौडेल विरुद्ध त्यस विद्यालयका सातदेखि बाह्र वर्ष उमेरका चारवटी बालिकालाई अप्राकृतिक मैथुन गरेको विरुद्ध मुद्दा दायर गरिएको पर्वत जिल्ला प्रहरी प्रमुख डिएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो हेलो नमस्कार दिशा बस्ती जुन एउटा लाजमर्दो घटना घट्यो प्रहले नै त्यस्तो सात वर्षदेखि बाह्र वर्षीय बालिकासम्मलाई अपराकृतिक जुन मैथुन गरेको भन्ने आयो यो यसबारे बताइदिनुहोस् न अब यसबारेमा के छ भन्दाखेरि आजभन्दा तिन दिन अगाडि अब के अरे मास गाउँमा रहेको प्राइभेट स्कुलको प्रधान अध्यापकले चाहिँ स्कुलमा पढेको विद्यार्थीहरूलाई अपाकृतिक किसिमका यौन शोषणका घटनाहरू क्रियाकलापहरू चाहिँ गरेको छ भन्ने किसिमका कुराहरू उहाँहरूका अभिभावकले जानकारीमा आइसकेपछि उहाँहरूले वडाअध्यक्षलाई जानकारी गराउनु भएको छ अनि वडाअध्यक्ष चाहिँ स्कुल व्यवस्थापनको समितिमा पनि भएको कारणले फेरि वडाअध्यक्षले के भएको भन्ने हिसाबले त्यो स्कुलमा प्रध्यापन गर्ने प्राध्यापकलाई लगायत उहाँहरूको अभिभावक अन्य भद्रवाजीहरूलाई बोलाएर छलफल गराउनु भएको छ छलफल गराउने क्रममा चाहिँ नि अलिकति त्यो त्यहाँका महिलाहरूले उनीहरू चाहिँ यो छलफल गराएर यो हुँदैन यो चाहिँ अलिकति कानुन हिसाबले जानुपर्छ भन्ने भइसकेपछि प्रहरीका जानकारी आयो प्रहरीका जानकारी आउने तत्काल हामीले उहाँलाई पक्र गरेर ल्यायौँ र पक्राउ गरेर ल्याएपछि अस्ति पक्राउ गरेर ल्याइसकेपछि हिजो फेरि ब्रिटिस पक्षका मान्छेहरू ल्याएर के रहेछ त बाँचिन्छ भन्ने बुझ्दाखेरि चाहिँ उसले चाहिँ चारजना सात वर्षदेखि बाह्र वर्ष उमेरका कक्षा चार पाँचमा पर्ने विद्यार्थीहरूलाई चाहिँ पटक पटक अपकृति किसिमका यो हरकतहरू गर्ने क्रियाकलापहरू गर्न लगाउने र त्यस्तो किसिमका क्रियाकलापहरू गराइसकेपछि तिमीहरूले आफ्नो घर परिवारलाई अब यसको जानकारी गराएर चाहिँ तिमीहरूलाई चाहिँ टुक्रा टुक्रा पारेर कुरा मारेर फालिदिन्छु भनेर भनेको कारण फेरि हामीले अभिभावकलाई पनि जानकारी गराउन सकेनौँ अभिभावकलाई मारिदिन्छु भनेको कारण फेरि यस्तो किसिमको खेत दिएको कारण हामीले अभिभावकलाई भन्न सकेनौँ तर अब अलिकति हाम्रो बिहेभियरमा चाहिँ केही चेन्ज आइसकेपछि अभिभावकहरूले चाहिँ हस्पिटलमा चेकअप गराउँदाखेरि मेन चाहिँ यो नानीहरूको चाहिँ साइको सोसियल उसमा भनौँ तिनीहरूको उसमा उसको उनीहरूको चाहिँ मनस्थितिमा चाहिँ केही केही किसिमका कुराहरूले चाहिँ यिनीहरूले असर गरेका छ त्यस कारणले गर्दा राम्रो सोधपुछ गर्नु सकेको छौँ उहाँहरू सोद्धाखेरि चाहिँ स्कुलको प्रजा अध्यापकले चाहिँ हामीलाई बेला बेलामा चाहिँ यस्तो किसिमको छुने चिमोट्ने लगायत अन्य यौन जन्य क्रियाकलापहरू गर्न लगाउने कामहरू गरेको कारणले फेरि हामीलाई स्कुल भन्ने बित्तिकै अथवा स्कुल जाने बित्तिकै त्यो टिचरलाई देख्ने बित्तिकै हामीलाई चाहिँ कता कता गाह्रो हुने अथवा विभिन्न किसिमका हाम्रो मानसिक समस्याहरू हुने कामहरू गर्छ भनेर उहाँले भनिसकेपछि अनि बल्ल यो घटना चाहिँ बाहिर आएर बाहिर आइसकेपछि उहाँले हामीलाई जानकारी गराएर हामीले उसलाई उहाँलाई उहाँलाई पक्राउ गरेर ल्यायौँ र पक्राउ गरेर सोधपुछ गर्दाखेरिको अवस्थामा बितेपछिको सुधार सुन्दाखेरि पनि अलिकति सुन्दाखेरि पनि अलिकति कस्तो पनि अलिकति विचारक किसिमको चाहिँ घटनाहरू चाहिँ त्यसमा आएपछि हामी हामीले उहाँलाई चाहिँ हिजो उहाँहरूबाट जाइदिएर लिएर सम्माननीय जिल्ला अदालतमा त्यही त त्यही त हामीलाई पनि अत्यन्तै हृदय विदारक र एकदम शरीर नै सिरिङ्ग गर्ने खालको घटना बाहिर आएको छ यस्ता घटना प्राय पश्चिम पहाडमा सुनिएका पनि थिएनन् जुन अपराधीलाई कानुनी कठघरामा ल्याउनु भएको छ यसका लागि तपाईँलाई विशेष धन्यवाद दिँदै अहिले बिदा चाहन्छु है त हस् हस् हस् यहाँलाई पनि धन्यवाद किनभने त्यो समाजमा रहेका यस्तै किसिमका विकृतिहरूलाई चाहिँ बाहिर ल्याउनको लागि यहाँहरूले लगायत उहाँहरूको अभिभावकले पनि त्यो किसिमको भूमिका खेल्नुभयो म उहाँहरूको जुन त्यो आर्टलाई पनि म के अरे भन्छ धन्यवाद दिँदै यहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु हस् धन्यवाद हस् नमस्ते नाबालिकालाई यस्तोसम्म गर्न सकेछन् गत दुई वर्षदेखि त्यस विद्यालयमा प्रधानाध्यापक भएर आएका पौडेल डोल्पा म्याग्दीको झी पर्वत फलेवासकै पाङदाङ र कुर्गाको विद्यालय हुँदै आएका थिए पीडित बालिकाहरूसँगको कुराकानी बुझ्दा उनीबाट यौन हिंसामा परेका बालिकाहरू चारवटी रहेछन् एउटी बाह्र वर्षीय बालिका त्यस विद्यालयबाट कक्षा पाँच पास भई अर्को विद्यालयमा कक्षा छमा भर्न जाने क्रममा तिम्रो घरमै आएर ट्युसन पढाउँछु भन्न पुगे उनले सर हामी गरिब छौँ सक्दैनौ भनिन् उनका बाबुआमाले पनि सक्दैनौ भने ती शिक्षकले पैसा पर्दैन म सित्तैमा घरै आएर पढाइदिन्छु भनेर पाँच दिनसम्म ट्युसन पढाउन भन्दै उनको घर घरमा पुगे ट्युसन पढाउने त्यो पाँच दिनकै क्रममा उनले आफ्नो अभिष्ट पुरा गर्ने तर्फ कदम चाले पछि बन्दै गरेको भवनका पछाडि शौचालयमा लगेर यौनिक क्रियाकलाप गरेबाट कर्मश अरू थप तिनजना बालिकाहरू उनको शिकार बन्दै आएको पाइयो एउटी दस वर्षीय बालिकालाई वैशाखमा तिन पटक जेठमा तिन पटक र असार आठ गते एक पटक गरी सात पटकसम्म आफूलाई ती सरले लाजमर्दो कार्य गरेको उनले बताइन् हजुर बहिनी हजुर बहिनी तपाईँको नाम गोप्य राखिने छ तपाईँले के के गरे ती शिक्षकहरूले बोल्न मिल्ने शब्दमा भनिदिनुहोस् न हेलो के के कुकार्य गरे तिनले बोल्न मिल्ने शब्दमा बोलिदिनुहोस् न कलम पखालेर च्याप्पल काटेर च्याप्पल काटेर नाच्यो घरमा अनि सिजा बहिनी तब हात हाल्नु भएको के रे सिजा बहिनी तब हात हाल्नु भएको जबरजस्ती गर्नुभएको जबरजस्ती गर्नुभएको अनि त्यसमा खाउनु भयो कहिलेको अनि भयो कसैलाई भने मारेर फाल्नु जन्मकै एकचोटि मिसलाई जित्दा अनि मिसोले सुन्नु भएन अनि अब घाँटी अठार अब चित्ता झन् तल मैले भर्खरको भर्खरै मारेर कसैले नभेट्टाउने ठाउँ डर फालिदिन्छु अब तिमीलाई एकपटक मात्रै हो मलाई सात पटक हो कति रे बैठकमा तिन पटक देशमा तिन पटक असारमा एक पटक अनि तिमीले घरमा भन्न डरायौ अनि तिमीलाई टाउको दुख्ने रिङ्गाउने गर्थ्यो होइन त्यसपछि अहिले पनि दुख्छ अनि अरू साथीहरूलाई पनि त्यस्तै गरे रहेछ होइन अरू साथीहरूलाई पनि त्यस्तै गरे रहेछ सबै पीडित भएको रहेछ है हेलो सबै तिमी जस्तै पीडित भएका हुन् तिम्रो मम्मीलाई फोन देऊ न हजुर छोरीले कहिले भनिन् तपाईँलाई यो कुरा भनेपछि अहिले शब्दमा अरूलाई सुन्दै लाज मर्ने कार्यहरू गरेका रहेछन् सुन्दै तर म तर सुन्दा पनि म बुझ्थेँ म कति रोएँ म कति कराएँ यस्तो कुरा किन लुकाइराखेको छोरी आजसम्म किन भनेनौ तिमीले मलाई त्यति नै भनेको भयो यस्तो गऱ्यो मम्मी म यस्तो जान्न यो सरले यस्तो गऱ्यो भनेर हुन्थ्यो भन्दा मलाई सरले मलाई मार्छु काट्छु खा कसै नभए खा फालिदिन्छु भन्यो अनि त्यही भएर मलाई मार्छ काट्छ म मऱ्यो भने के हुन्छ भनेर मैले नभनेको मम्मी भन्दै रुँदै गऱ्यो